thank you शीर्षक लिटमस केबल नेपालको सबैभन्दा ठुलो केबल कम्पनी प्रयोग गर्छ एडभान्स जर्मन टेक्नोलोजी उत्कृष्टतामा विश्वास गुणस्तरीय नेपालको सबैभन्दा ठुलो केबल फ्याक्ट्री हरेक तारमा पुनः डायमिटरको पक्का ग्यारेन्टी भएको लिटमस केबल लगाऊ बिजुलीको बिल घटाऊ बुटवलमा रहेको लिटमस केबल क्वालिटीमा नम्बर वान हुनुको राज हो एडभान्स जर्मन टेक्नोलोजी लिटमस केबलद्वारा प्रायोजित कार्यक्रम मुक्तक मालाको समय आज पनि शुरू भइसकेको छ समय चाहिँ मदन भण्डारी तपाईँहरू समक्ष उपस्थित भइसकेको छु मलाई प्रविधि समेचनमा कविता श्रेष्ठजीले साथ दिइरहनु भएको छ तपाई सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत छ हार्दिक नमस्कार श्रोता कार्यक्रम मुक्तक माला तपाईँले एकानब्बे दशमलव छ मेगार्समा अहिले पूर्वमा सुनिरहनु भएको हुनुपर्छ सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको हुनुपर्छ त्यस्तै W W W dot radio vision dot com dot NP log on गरेर संसारभरकी साथ सुनिरहनु भएको हुनुपर्छ हामीलाई त्यस्तै लाग्छ कार्यक्रम मुक्तक मालामा हामी तपाईँहरूले नै पठाउनु पठाउनुभएका मिठा मिठा मुक्त घरहरू राख्ने गर्छौं मुक्तकारहरूसँगको कुराकानी राख्ने गर्छौं मुक्तकसँग सम्बन्धित हरेक गतिविधिहरूलाई तपाईँहरू समक्ष पुर्याउने गर्छौं आजको यो अङ्कमा तपाईँहरूले नै मुक्तक माला at the rate Gmail dot com तथा मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा भएका मिठा मिठा मुक्त खराबहरूको साथमा उपस्थित भएको छु हेरौँ निर्धारित समयभित्र कति सक्छु म मुक्त राख्न म मुक्त आलो पालो तपाईँहरूकै जोड्न चाहन्छु रुनु पर्छ सम्झेर छिनछिन विचार गर्नुहोला रुनु पर्छ सम्झेर छिनछिन विचार गर्नुहोला बनाई जिन्दगी विहीन विचार गर्नुहोला तिमी नै हो मेरो सारा संसार भन्ने मान्छेले नै छोडेर जान्छ चटक्कै एक दिन विचार गर्नुहोला यो मार्मिक मुक्तक मनोज मनसुन ठकुरीजीको डोटी उहाँको घर हो आजको कार्यक्रम मुक्तक मालामा मैले मनोज मनसुन ठकुरीजीका यिनै मुक्तकरपहरूसँगै श्रोता मुक्तकको सिलसिला शुरू गर्न चाहे अब मया म अर्को मुक्तक राख्छु मसँग मुक्तक छ ज्ञानेन्द्र सिंह सरकारजीको बाजुरा उहाँको घर हो सकेको छैन पुग्न गन्तव्य अधुरा छन् सपनाहरू सकेको छैन पुग्न गन्तव्य अधुरा छन् सपनाहरू हरपल मरेर मनका आशा टुहुरा छन् सपनाहरू जगाएको थिए थोरै मात्रामा जिन्दगीका रहर प्लास्टिक जस्तै खुम्सिँदा साँगुरा छन् सपनाहरू ज्ञानेन्द्र सिंह सरकारजी बाजुराबाट सम्भवतः पहिलो पटक हामीहरू समक्ष आउनुभयो अर्को मुक्तक छ मसँग विक्रम तिरुवा सलिनजीको तिला गाउँपालिका तीन कुडारी जुम्ला उहाँको घर हो <laughs> आफ्नै साथीले पनि यहाँ रिस मानेर जान्छ आफ्नै साथीले पनि यहाँ रिस मानेर जान्छ अघि बढ्ने मेरा पाइला किन तानेर जान्छ हिजो मलाई तिमी नै असल साथी हो भन्थ्यो आज एकाएक यो मुठुमा छुरा हानेर जान्छ विक्रम सलिनजी सम्भवत उहाँ पनि पहिलो पटक नै हुनुपर्छ हामीहरू समक्ष आउनुभएको अर्को मुक्त छ मसँग भावना विष्टजीको अछाम उहाँको घर हो सुख दुःख सबैलाई भएको हुन्थ्यो बराबर सुख दुःख सबैलाई भएको हुन्थ्यो बराबर दुई दिने जिन्दगीको नि लाग्दैन केही भर कहिले खुसीको हाँसो त कहिले रुवाईको हाँसो यसै गरी चलेको छ जिन्दगी सबैको निरन्तर भावना विष्टजीको मुक्त कहिले भर्खरै मैले राखे अब भने श्रोता हामी पहिलो साङ्गीतिक कोशेली तपाईँहरू समक्ष राख्नेछौ दिनेश गौतमजीले गाउनु भएको पुस्तक प्रसादजीले लेख्नु भएको संगीत भर्नु भएको यो गीत त म तपाईँहरू समक्ष राख्ने नै छु त्योभन्दा पहिले मसँग शिवम तिवारीजीको मुक्तक छ बागलिङ उहाँको घर हो शिवम तिवारीजीको मुक्तक पहिले सुनौ सँगसँगै गीत हामी जोड्ने नै छौ बिना पैसा आफन्त झन् कमाउन सकिन्न बिना पैसा आफन्त झन् कमाउन सकिन्न नगरी परिश्रम अमूल्य धन कमाउन सकिन्न केही वर्ष बेरोजगार भएर बस्नुपर्छ हजुर यहाँ आफ्नै शरीरमा लगाउने पहिरन कमाउन सकिन्न बैसको माया हो बैसको माया पैसाको छेउमा बाचाका सम्भुदा रहेछन् गिर्नु परेसी मान्छेहरू गिर्नु परेसी मान्छेहरू हदैसम्म गिर्दा रहे पैसा बनायो कसले पैसा पैसाले गर्छन् पैसाको खेती पिरतीको मोल घट्यो पैसाले गर्छन् पैसाको खेती पिरतीको मोल घट्यो नरमादन कलियुगमा कथा नै रह्यो कागजी पैसा हो कागजी पैसा सङ्ग मान्छेले आत्मा पनि बेच्दा रहेछन् गिर्नु परेसी मान्छेहरू गिर्नु परे मान्छेहरू हदैसम्म गिर्दा रहेछन् दैव पैसा बनायो कसले पैसा यो लिटमस केबल हो जी बिजुलीको तारमा नम्बर वान क्वालिटी यो लिटमस केबल हो जी पूर्ण डायामिटरको पक्का ग्यारेन्टी चल्छ जीवन भरि बचाउँदै बिजुली यो लिटमस केबल हो जी बिजुलीको तारमा नम्बर वान क्वालिटी यो लिटमस केबल हो जी नेपालको सबैभन्दा ठुलो केबल कम्पनी प्रयोग गर्छ एडभान्स जर्मन टेक्नोलोजी यो लिटमस केबल हो बिजुलीको तारमा नम्बर 1 क्वालिटी एडभान्स जर्मन टेक्नोलोजीबाट उत्पादित गुणस्तरको पहिचान लिटमस केबल क्वालिटीमा नम्बर 1 लिटमस केबल हो रेडियो भिजन तपाईँको रेडियो तपाईँकै आवाज गुणस्तरीय विश्वसनीय केवल केबल क्वालिटीमा नम्बर वान हुनुको राज हो एडभान्स जर्मन टेक्नोलोजी लिटमस केबलद्वारा प्रायोजित कार्यक्रम मुक्तकमाला तपाईँ सुनिरहनु भएको छ आजको यो वसाईमा म तपाईँहरूकै मुक्त तरफहरू आलो फालो लिइरहेको छु बनाउने रहर थियो विगत हेरी बनाउन सक्दिन बनाउने रहर थियो विगत हेरी बनाउन सक्दिन पहिलेकै जस्तो सम्बन्ध फेरि बनाउन सक्दिन कुनै दिन मैले साथ माग्दा घात गरी गएकी हो अब चाहेर पनि तिमीलाई मेरी बनाउन सक्दिन ओहो उहाँ हुनुहुन्थ्यो मुक्तकार विमल विशीजी बागलुङ गलकोट उहाँको घर हो मुक्तकार विमल विशीजीको मुक्तक सँगसँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ कृषि समर्पित डम्बर खातीजीको केदार सिंह गाउँपालिका तीन बजाङ उहाँको घर हो भ्रष्टाचार अनि अन्धकारमा छ देश भ्रष्टाचार अनि अन्धकारमा छ देश दिन दहाडे निरन्तर मारामारमा छ देश नारी सुरक्षाको गफ चुट्दै हिँडे पनि यहाँ निरन्तर अझै बलात्कारमा छ देश यसरी मुक्तकमा देशको अवस्थालाई चित्रण गर्दै हुनुहुन्थ्यो कृषि समर्पित डम्मर खातीजी अर्को मुक्तक छ मसँग महावीर विश्वकर्माजीको डोटी उहाँको घर हो जीवन त्याग्ने सानो आशलाई सजाउन आए हुन्छ जीवन त्याग्ने सानो आशलाई सजाउन आए हुन्छ काटेर ल्याएको हरियो बाँसलाई सजाउन आए हुन्छ दिलमा छुरा हानेर फलफल मार्नु पर्दैन ए बैगुनी म आफै मरिदिन्छु मेरो लासलाई सजाउन आए हुन्छ निकै निराश निराश ढङ्गले मुक्तक लेखेर महावीर विश्वकर्माजीले भयो हामीलाई अर्को मुक्तक छ मसँग साहित्य प्रेमी प्रयासी श्री लिम्बू उहाँको घर हो पाँच थर मुक्तकार साहित्य प्रेमी प्रयासी श्री लिम्बूज्यूको म मुक्तक राख्नेछु अबको क्रममा तपाईँहरू समक्ष देश चलाउन जिम्मा दिन्छ भ्रष्टाचारीलाई देश चलाउन जिम्मा दिन्छ भ्रष्टाचारीलाई किन फाँसीको सजाय हुँदैन बलात्कारीलाई राम्रो दृष्टिकोणले हेर्ने गरौं हामी सबैले सम्मानको साथ सम्पूर्ण नेपाली नारीलाई उहाँ हुनुहुन्थ्यो मुक्तकार साहित्य प्रेमी प्रयासी श्री लिम्बू अबको क्रममा हामी अर्को एउटा गीत सुन्नेछौ मसँग यो समयमा रामकृष्ण ढकालजीले गाउनु भएको नेत्र कोइरालाजीले लेख्नु भएको राजु सिंहजीले संगीत भर्नु भएको गीत छ मुक्तक सँगसँगै म राख्छु विवेक प्रज्वलजीको तेह्रथुम उहाँको घर हो मुक्तक सुनौ विवेक प्रज्वलजीको सँगसँगै हामी गीत सुन्ने नै छौं गरेर विश्वास परेर भर खै कसरी दिउँ गरेर विश्वास परेर भर खै कसरी दिउँ उसैलाई मेरै नामको थर खै कसरी दिउँ आदर्शको बाटो हिँडी दिलमा आउने कति छन् कति धोके बासलाई फेरि अवसर खै कसरी दिउँ वचन तोडे कसम तोडे सत्य सत्य ढाड्दिन भन्ने वचन तोडे कसम तोडे सत्य सत्य ढाडिन भन सिन्दुरले देऊ माया बाहेक अरू केही माग्दिन एकै चिम्टी सिन्दुरले देऊ माया बाहेक अरू भित्र कसैलाई राख्दिन यस्ता यस्ता किरिया खाई अन्त कतै लाग्दिन बगेको पिरती तिम्रो कसम कतै साटिन तिमीसँग साटेको पिरती तिम्रो कसम्मा काट्दिन भन्नेले तिम्रो वचन काट्दिन भन्नेले वचन तोडे बिजुलीको तारमा नम्बर वान क्वालिटी यो लिटमस केबल हो नेपालको सबैभन्दा ठुलो केबल कम्पनी प्रयोग गर्छ एडभान्स जर्मन टेक्नोलोजी यो लिटमस केबल हो जी एडवांस जर्मन टेक्नोलॉजी बट उत्पादित गुणस्तर को पहचान लिटमस केबल क्वालिटी में नंबर वन लिटमस केबल हो जी रेडियो विजन तपाईको रेडियो तपाईँकै आवाज गुणस्तरीय विश्वसनीय नेपालको सबैभन्दा ठूलो केबल फ्याक्ट्री हरेक तारमा पूर्ण डायमिटरको पक्का ग्यारेन्टी भएको लिटमस केबल लगाऊ बिजुलीको बिल घटाउ लिटमस केबलद्वारा प्रायोजित कार्यक्रम मुक्तक अहिले तपाईँ सुनिरहनु भएको छ म मुक्तक तपाईँहरूकै आलो पालो लिइरहेको छु दम्बले उम्रेको अहमको टुसो शर्माले भुइँमा झुकेपछि दम्बले उम्रेको अहमको टुसो शर्माले भुइँमा झुकेपछि रातभरिका झुन्का आँसु एक झुलको घाममै सुकेपछि बुझ्नेहरूले त जिन्दगानी यहीबाट बुझ्न सक्नुपर्ने जीवनको साथी छाया पनि पलभर अँध्यारोमै लुकेपछि यो मुक्तक मुक्तकार योगराज आचार्य छिमेकी दाईजीको मोरङमाको घर हो छिमेकी दाई योगराज आचार्यजी मुक्तक मालाको नियमित बसाईमा यसै गरी आउँदै गर्नुहुन्छ हामीलाई मिठो माया मोरङबाट बाँड्दै गर्नुहुन्छ अर्को मुक्तक छ मसँग राम रावल सागरजीको कैलाली उहाँको घर हो भोका नाङ्गाहरूको सेवा गरेर पुण्य काम गर्नुपर्छ भोका नाङ्गाहरूको सेवा गरेर पुण्य काम गर्नुपर्छ मनमा शान्ति पाउन सहयोगी हातहरू अघि सर्नुपर्छ किन गर्छौ यार यति धेरै घमण्ड धन सम्पत्ति पैसाको आखिर एक दिन त सबैले यो संसार छोडी मर्नुपर्छ हो नि घमण्ड किन गर्ने यो मुद्दा राम रावल सागरजीको अर्को मुक्तक छ श्रोता मसँग यो समयमा अनुग्रह राणा मगर पुष्पजीको शङ्खुवा सभा उहाँको घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ मै खाऊ मैलाउ भन्ने सरकारको बानी मै खाऊ मैलाउ भन्ने सरकारको बानी थोरै राहत आयो कि गर्छन् खिचातानी कति भन्नु कहिले हो सुध्रने अब जनताको सामु कहिले भन्ने स्वाभिमानी अनुग्रह राणा मगर पुष्पजी यो पटक मालाको यो वसाईमा यसरी आउनुभयो सम्भवत पहिलो पटक आउनुभयो अर्को मुक्त समूहसँग विकास कटेत समर्पणजीको भारत आसाम वातावारी उहाँको घर हो सुस्तरी यो दिन ढल्छ अनि तिम्रो याद आउँछ सुस्तारी यो दिन ढल्छ नि तिम्रो याद आउँछ साँझ बेसरी हुरी चल्छ नि तिम्रो याद आउँछ भौतिक त्यो शरीर हाम्रो माझ नरहेको पीडाले जब भित्री मन चल्छ नि तिम्रो याद आउँछ यो मुक्त मुक्तकार विकास कठेत समर्पणजीको अब भने श्रोता हामी अर्को एउटा गीत सुन्छौ हेमन्त शर्माजीको आवाज सँगसँगै एलिना चौहानजीको आवाजमा रहेको गीत यो गीतलाई हेमन्त शर्माजीले नै लेख्नु भएको कम्पोजिसन गर्नुभएको हो सँगसँगै म मुक्तक राख्छु यमकुमार श्रेष्ठजीको खोटाङ उहाँको घर हो हाल काठमाडौँमा हुनुहुन्छ मुक्तक सुनौ यमकुमार श्रेष्ठजीको हामी गीत राख्ने नै छौं एउटै हुन्छ रे धड्कन जहाँ फेरि सास माया बसेपछि एउटै हुन्छ रे धड्कन जहाँ नि सास माया बसेपछि केही गुमाइने हुन्छ केही त पाउने आस माया बसेपछि आए पनि हजारौं हजार यी नजरमा पलभरमै ठोकिन उनी नै हुन्छ यी नजरमा हर पल मेरो त खास माया बसेपछि तिमी मेरो कोही छैन वाला जनाई कोही छैन तिमी पाहेक मेरो कोही छैन वाला जनाई कोही कान लेकिन निपाहे सुन जाना नेपालको सबैभन्दा ठुलो केबल कम्पनी प्रयोग गर्छ एडभान्स जर्मन टेक्नोलोजी यो लिटमस केबल बिजुलीको तारमा नम्बर क्वालिटी एडभान्स जर्मन टेक्नोलोजीबाट उत्पादित गुणस्तरको पहिचान लिटमस केबल क्वालिटीमा नम्बर वान यो लिटमस केबल रेडियो भिजन तपाईँको रेडियो तपाईँकै आवाज लिटमस केवलद्वारा प्रायोजित कार्यक्रम मुक्तकमाला तपाईँ सुनिरहनु भएको छ म मुक्तक तपाईँहरूकै आलो पालो लिइरहेको छु मायाको संसारमा शङ्काको बादल लागेपछि मायाको संसारमा शङ्काको बादल लागेपछि आफ्नै छाया लिने छोडेर बारम्बार भागेपछि के लेखाचोखा हुन्छ र विश्वासको यो जीवनमा तिमीले नै राजी खुसी अवकाश मागेपछि यो मुक्तक मुक्तकार गंगा खड्काजी बुढा नीलकण्ठ एक काठमाडौँ उहाँको घर हो गंगा खड्काजीको मुक्तक सँगसँगै अर्को मुक्तक म लिन्छु मुक्तकार हुनुहुन्छ सुकराज लिम्बु नहुनु पर्थ्यो भइदियो हरे अब के गर्नु नहुनु पर्थ्यो भइदियो हरे अब के गर्नु नसानु पर्थ्यो गइदियो हरे अब के गर्नु घर जहानको खातिर परदेश हानिए साथीले मेरै श्रीमती बिहे गरे अब के गर्नु यसरी मुक्तक लेखेर पठाउनु भयो मुक्तकार हुनुहुन्छ सुखराज लिम्बुज्यू पत्री शनिश्वरे नौ मोरङ उहाँको घर हो अर्को मुक्तक छ मसँग सबिन मगरजीको सल्यान थारमारे उहाँको घर हो एकपल्ट ठक्कर खाँदैमा हरेस नखानु है तिमी एकपल्ट ठक्कर खाँदैमा हरेस नखानु है तिमी तिम्रो प्रतिस्पर्धी एक पाइला अघि जाँदैमा हरेस नखानु है तिमी भाग्य नै आफूले बनाउने हो जो लेखेको आएको हुँदैन आफ्नो लक्ष्यको खुड्किला थोरै माथि लाँदैमा हरेस नखानु है तिमी सबिन मगर्जी सम्भवतः पहिलो पटक आउनु भएको हुनुपर्छ हामीलाई त्यस्तै लाग्छ अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ चन्द्र प्रकाश साउजीको सुदूरपश्चिम ढकारी गाउँपालिका चार सुन्दर बलाता असम उहाँको घर हो निचोर्दैन समस्याको पिलो के काम गर्ला र निचोर्दैन समस्याको पिलो के काम गर्ला र जेमा पनि गर्छ ढिलो के काम गर्ला र घाउमा बसेको झिङ्गा समेत धपाउन नसक्ने सरकार भएपछि यस्तो अगतिलो के काम गर्ला र मुक्तकार चन्द्र प्रकाश साउदजी पछामका मुक्तकार अबको क्रममा उहाँकै मुक्तक लिन्छु सँगसँगै हामी एउटा गीत सुन्छौ यो समयमा मसँग गीत रहेको छ गायक प्रशान्त तामाङजीले गाउनु भएको बिबी अनुरागीजीले संगीत भर्नुभएको सञ्जीवनी मिनुजीले लेख्नु भएको गीत त हामी सुन्ने नै छौँ तोभन्दा पहिले सुनौ मुक्तकार चन्द्र प्रकाश साउजीलाई बोक्दै छिन्की घाँसको भारी के गर्दै होलिन् बोक्दै छिन्की घाँसको भारी के गर्दै होलिन् थपिएको छ थप जिम्मेवारी के गर्दै होलिन् परदेशमा साउको भारी पोकी सम्झिएको छु उता घरमा मेरी प्यारी के गर्दै होलिन् घमको माया जुनको माया अझै धेरै उनको माया घमको माया जुनको माया अझै धेरै उनको माया सम्झि आए साथी सङ्गी हो सम्झि आए साथी साथी सङ्गी मित्र दाया बाया घमको माया जुनको माया अझै धेरै उनको माया बित्तिकै देवी तिमी स्वर्ग कि परी हो धरतीकै देवी तिमी स्वर्ग कि परी पोखिदियो सारा खुसी मेरै काख भरी सागर शरीर हृदय कसरी हृदयमा कि खानी कोहला र दुनियाँमा मझै मानी सपानी झै मलाई देख्दा कति खुसी हुन्छन् होला खुसी थम्न नसकेर हो खुसी थम्न नसकेर झम्टिएर रुन्छन् होला घमको माया चुनको माया अझै धेरै उनको माया लिटमस केवलद्वारा प्रायोजित कार्यक्रम मुक्तक मालामा आजलाई भने मुक्तक लिने यो सिलसिला यति मात्रै श्रोता तपाईँहरूले पठाउनुभएका आज धेरै मुक्त खराबहरू मसँग छन् सुरक्षित छन् म अर्को अर्को पाला पक्कै जोड्दै जानेछु कार्यक्रम मुक्तक माला तपाईँलाई सुन्दै जाँदा मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ मुक्तकमाला at the rate Gmail dot कममा तपाईँले मुक्त प्रतिक्रिया मेल गर्न सक्नुहुन्छ मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा पनि मुक्त करपहरू प्रतिक्रियाहरू तपाईँले पठाउन सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि सुमेजनका निमित्त कविता श्रेष्ठजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई सुटुक्क सम्झाउँदै मदन भण्डारी आशालाई भने जाँदा जाँदै मेलिना राईजी र मिलन अर्यालजीले गाउनु भएको सुसन रेग्मीजीले लेख्नु भएको मिलन अर्यालजीले नै संगीत फर्नु भएको यो मिठो गीत छोड्दै विदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँ केही भागमा फरुन् नमस्कार शुभरात्री को करे सामा मेवा फलाको झिम्काको कि गोली चलाको दुखियाको कर सामा मेवा फलाको दाहिने आँखा झिम्काको कि गोली चलाको झुम्का वाली हो झुम्का वाली हो मेरी माया सारे राम्री थोरै काली हो हो मेरी